निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर सतहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा नयाँ नेतृत्वको लागि हुने भनिएको चुनाव अझै शुरू हुन सकेको छैन जिल्ला समन्वय परिषदका तर्फबाट महाधिवेशनमा सहभागी पर्यवेक्षकहरूले मताधिकारका लागि विधान संशोधनको माग दुई पटकसम्म गर्दै रोस्टम घेराउ गरेपछि चुनावी प्रक्रिया अघि बढ्न नसकेको हो निर्वाचन मण्डलले विधान संशोधन गर्न नसकिने जानकारी गराए लगत्तै उनीहरूले दोस्रो पटक अवरोध सिर्जना गरेका थिए सो अवसरमा हात हात हात हालहालको समेत अवस्था सृजना भएको थियो जिल्ला समन्वय परिषदका पर्यवेक्षकले मताधिकार दिनुपर्ने र केन्द्रीय सचिवालयमा जिल्लाबाट पनि प्रतिनिधि निर्वाचित गर्ने प्रावधान हुनुपर्ने लगायतका माग राखेर निर्वाचन कार्यक्रममा अवरोध गरेका हुन् महासंघको अहिलेको व्यवस्था अनुसार प्रत्येक जातीय संस्थाको तर्फबाट एक एकजनाले मतदान गर्न पाउने र जातीय संस्थाको सिफारिसमा मात्रै केन्द्रीय पदाधिकारीका लागि उम्मेद्वार दिन पाउने प्रावधान छ अहिले जिल्ला समन्वय परिषदका पर्यवेक्षक र सचिवालयका पदाधिकारी बेच सहमति छलफलका लागि वार्ता भइरहेको छ वार्ता पछि साँझसम्म चुनाव हुने बुझिएको छ यसैबीच निर्वाचन प्रयोजनका लागि अधिवक्ता कुनसाङ योजनको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल चयन गरिएको छ निर्वाचन मण्डलका सदस्यहरूमा निवर्तमान महासचिव आङ्काजी शेर्पा अधिवक्ता अञ्जय कायस्थ फुलमती चौधरी शान्ति जिरेल रहनु भएको छ तीन वर्ष नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी पनि निश्चित भएको छ अध्यक्ष पदको प्रत्याशितहरूमा नरेश ताम्रकार चन्द्रविक्रम राई पेमा छिरिङ शेर्पा र नागेन्द्र कुमार र नित्यानन्द ताजपुरिया देखिनु भएको छ यसै गरी महासचिवका लागि पनि छजनाको नाम चर्चामा छ महासचिवका लागि दावी गर्नेहरूमा गोविन्द छन्त्याल डन्डु शेर्पा नवीन रोका पेमा भोटी र ज्ञानबहादुर भोटी र बुद्ध घर्ती ती उच्च स्तरीय राजनीतिक समितिका संयोजक तथा कंग्रेस सभापति सुशील कोइरालाले बाबुराम भट्टराई नेतृत्वको पूर्ववर्ती सरकारले गरेको सत्तारूढ सरुवा बडुवा र नियुक्तिको निर्णय खारेज गर्नुपर्ने प्रस्ताव गर्नुहुने भएको छ दोस्रो पटक हुन लागेको संविधान सभाको चुनाव निष्पक्ष र धाँधली रहित बनाउनको लागि संयोजक कोइरालाले पूर्ववर्ती सरकारको राजनीतिक नियुक्तिको निर्णय खारेजको प्रस्ताव गर्न लाग्नु भएको कोइराला निकट स्रोतले जनाएको छ उच्च स्तरीय राजनीतिक समितिको बैठक आज साँझ बस्दैछ नयाँ मानेश्वरमा रहेको सेना समायोजन समन्वय समितिको कार्यालयमा बस्ने बैठकमा नेकपा माओवादी सहितका साना दलहरूले गरिरहेको आन्दोलन उनीहरूसँगको वार्ता संविधान सभा चुनावको मितिका विषयमा पनि छलफल हुने बताइएको छ कंग्रेस सभापति तथा समिति संयोजक सुशील कोइरालाले बोलाउनु भएको बैठकमा कंग्रेसले यसअघि पार्टीले राख्दै आएको थ्रेस उम्मेद्वारको योग्यता लगायतका विषयमा पनि आफ्नो अडान कायम राख्ने बताएको छ बीच निर्वाचन ऐनमा राखिएको प्रावधान निर्वाचनको मिति घोषणा तत्काल वा पछि भन्नेमा पनि विवाद छ कोइराला समितिको संयोजक भएपछि आज दोस्रो पटक बैठक बस्न लागेको हो नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले अब हुने संविधान सभा निर्वाचनको बारेमा जिज्ञासा राख्नु भएको छ आज नेपाली कंग्रेसका सभापति सुशील कोइरालालाई भेट्ने कोइराला निवास महाराजगंज पुग्नुभएका बोडीले नेपालको पछिल्लो परिस्थिति उच्च स्तरीय राजनीतिक संयन्त्रले गर्दै गरेका काम र संविधान सभा निर्वाचनका विषयमा जिज्ञासा राख्नु भएको थियो जवाफमा कोइरालाले बीच छलफल जारी रहेको र आन्दोलनमा रहेका दलहरूलाई वार्ता मार्फत समस्या समाधान गर्नतर्फ आफूहरू लागेको भन्दै चाँडै निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ साथै भेटमा निर्वाचनका लागि अमेरिकाको भूमिकाका विषयमा पनि छलफल भएको भेटमा सहभागी कंग्रेस नेता मिनेन्द्र रिचालले जानकारी दिनुभएको छ संविधानसभा निर्वाचनको मिति घोषणाको माग गर्दै सद्भावना पार्टीले मधेसका बाइस जिल्लाहरूमा आमरण अनसन शुरू गरेको छ महासचिव सरोज यादव सहितका नेताहरू जनकपुरमा अनसनमा बस्नु भएको छ अहिलेसम्म सोह्रजना केन्द्रीय सहित सयौं नेता तथा कार्यकर्ता आमरण अनसन बसेको सद्भावनाले जनाएको छ सद्भावना पार्टीले निर्वाचनको मिति घोषणा समावेशी अध्यादेश नागरिकता वितरण लगायतका विभिन्न दशबुधे माग गरेको छ यसअघि सुनसरीमा इनरुवामा एघार दिनदेखि अनसनमा बसेका पार्टीका प्रवक्ता सन्तोष मेहता लगायतको स्वास्थ्य स्थिति बिग्रिएपछि प्रहरीले उहाँहरूलाई नियन्त्रणमा लिई धरान अस्पतालमा भर्ना गराएको थियो आफ्ना मागहरू पूरा नहुन्जेल अनसन जारी रहने सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले बताउनु भएको छ बारा जिल्लाको कमाईकोट र सिमरनगढमा सञ्चालित एकीकृत घुम्ती सेवा शिविरमा कृति विवरण पेश नेपाली नागरिकता बनाउन खोजेका दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनाथ घिमिरेका अनुसार गोठमा सञ्चालित घुम्ती सेवा शिविरमा हर्दिया छ बस्ने एमृत यादवले एक्काइस वर्षीय भारतीय नागरिक भूमिकी नारायण यादवलाई छु छोरा बनाई नेपाली नागरिकता दिलाउन खोजेको थियो यसै गरी सिमरनगढ घुम्ती सेवा शिविरमा बाह्र हरिपुर चार बस्ने हृदय नारायण शाह कानूनले भारतीय नागरिक मनोज कुमार शाहलाई छोरा बनाई नेपाली नागरिकता बनाउन लागेको थियो दुवै माथिको अनुसन्धान जारी राख्न जिल्ला अदालतले हिरासतको अवधि बनाइदिएको छ पाकिस्तानको आम चुनावमा जित पक्का भएपछि पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना नजिकका व्यक्तिसँग सरकार गठनको लागि कुरा थालनी गर्न सुरु गर्नु भएको छ अन्तिम नतिजा आउन अझै बाँकी रहेको तर पनि जितको पक्का भएपछि उहाँले आफ्ना सहयोगीहरूसँग सरकारका गठनको विषयमा छलफल सुरु गर्नु भएको छ उहाँले सरकार गठनको लागि सहयोगीको आवश्यकता परेको भए पनि आम निर्वाचनमा दोस्रो स्थानमा रहेको रहेका इमरानको पार्टीको सहयोग नभए पनि शरीफले सरकार गठन गर्न सक्ने अधिकारीले बताएका छन् यता निर्वाचनको प्रचारमा घाइते भएका अर्का उम्मेद्वार इमरानले भने धाँधली भएको भन्दै निराशा प्रकट गर्नुभएको छ इमरानको पार्टी दोस्रो स्थानमा रहेको छ अस्पतालमा नै पत्रकारसँग इमरानले निराशा प्रकट गर्नुभएको थियो उहाँले मतदानमा धेरै मात्रामा महिलाहरूको सहभागिता रहेको प्रति खुसी समेत व्यक्त गर्नुभएको छ उता अमेरिकी राष्ट्रपति बारक ओबामाले पाकिस्तानको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको स्रोतले बताएको छ र इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बेच प्रतिस्पर्धा हुँदैछ तेह्र खेलबाट अठार अङ्क जोडेको मुम्बई र समान खेलबाट सोह्र अङ्क बटुलेको हैदराबाद बेचको खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ मुम्बईले आजको खेल जिते बीस अङ्क रहेको चेन्नईलाई नेट रन सेटमा रेटमा पछि पार्दै स्थानमा उक्लिनेछ भने हैदराबादलाई खेल जिते चौथो स्थानमा पुग्नेछ यसअघि राति सम्पन्न भएको खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले पाँच विकेटले पराजित गरे गरेको छ एक सय बयालिस रनको विजय लक्ष्य राजस्थानले सत्र बल बाँकी छँदै पाँच विकेटको क्षति पुरा गर्यो हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार